कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य योगदान पुर्याउने श्रष्टा र साधकमा समर्पित यो कार्यक्रम अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आजको एक सय पैंतिसौं अंकमा हामी चर्चा गर्नेछौ साइकल श्रृंखलाको दोस्रो भाग हिजो हामीले साइकल श्रृंखलाका कुरा गर्दा केही अप्राप्य गीतहरू पनि बजायौं जस्तै संगीतकार हुतराज शर्माको संगीतमा रहेको मदन कृष्ण श्रेष्ठको स्वरको गीत त्यसै गरी सत्यनारायण राज भण्डारीको गीत र साइकलका प्रसंगहरू साइकलकै कुरा गर्ने बित्तिकै नेपाली संगीत समाजमा साइकलबाट आफ्नो जीवन शुरू गर्ने सधैँ संगीतकार नातिकाजी पछि मोटरसाइकलसम्म पुगे त्यसै गरी साइकलबाटै आफ्नो सांगीतिक जीवन शुरू गर्ने गायक संगीतकार नारायण गोपाल पछि काठमाण्डुमा सीजी मोटरसाइकल चढ्ने पहिलो गायक भए यी धेरै प्रसंगमा बच्चो कैलाश पुष्प नेपालीका कुराहरू पनि आउने गर्छन् साइकल अहिले विभिन्न सन्दर्भमा जोडिने एउटा वाक्य प्रत्यय पनि भएको छ डाक्टरले बिरामीलाई औषधि दिँदा यो साइकल पूरा गर्नुहोस् त्यसपछि अर्को औषधि दिउँला भन्ने गर्छन् त्यसै गरी सेक्सपियरको नाटकको एउटा प्रसिद्ध पात्र साइलकको नाम पनि बेला बेलामा झुकिएर साइकल जस्तै भएर आइरहन्छ मनोविज्ञ कुएले पनि आफ्नो मनोविज्ञानमा साइकलको निकै प्रयोग गरेका छन् उनले साइकल चलाउँदा भर्खर भर्खर साइकल सिकेको मान्छेले यति ठूलो बाटो हुँदा हुँदै पनि कुनै मान्छेमा नै गएर साइकल ठोकायो भने त्यसलाई साइकल साइकोलोजी भनेर अर्थात ओसोले आफ्नो दर्शनमा त्यसलाई कुए मनोवैज्ञानिक पनि भनेका छन् यी धेरै चर्चा हुनेछन् आजको सन्दर्भमा तर आज पहिलो गीत साइकल चढेर जीवन बिताउने अर्का एक गायक बच्चु कैलाशको स्वरबाट आरम्भ हुन्छ नहानी देऊ मेरो माया छ भनेर मेरो पनि कोही यहाँ छ भनेर नभनिदेऊ मेरो माया छ भनेर मैले हाँस्न खोजे भने फुलवैले दिन्छ मैले बाँच्न खोजे भने त रात छ मैले हाँस्न खोजे भने फुल दिन छ मैले बाँच्न खोजे भने रात छ के गर्नु र मेरो भाग्य यस्तै छ यस्तै छ नभनिदेऊ मेरो माया छ भनेर बच्चु कैलाश त्यसै गरी उनका समकालीन गायक पुष्प नेपाली ज्ञान बहादुर कृष्णमान साइकलको यात्रामा रमाउने कलाकारहरूमा पर्दथे साइकलसँगको यिनको जीवन रोचक थियो वा साइकलकै कुरा गर्दा हामी आज विश्व प्रसिद्ध फिल्म निर्देशक वितेरियो देशिकाले बनाएको विश्व प्रसिद्ध सिनेमा द बाइसाइकल थिप्ससम्म पनि पुग्न सक्छौं द बाइसाइकल थिप्स इटालीमा शुरू भएको नवयथार्थवादी फिल्म आन्दोलनपछि बनेको एउटा साइकलको चोरीमाथि बनेको एउटा फिल्म हो यो फिल्म हेरेर अति भावुक भएर भारतीय फिल्म निर्देशक सत्यजित रेले पनि आफू फिल्म निर्देशक बन्ने निर्णय गरेका थिए यही फिल्म हेरेर जापानका फिल्म निर्देशक आकिरो कुरोसावाले रसोमन जस्तो सिनेमा बनाएका थिए भितेरो देशीका इटालीमा नवयथार्थवादी आन्दोलनका प्रणेता मानिन्छन् र उनले बनाएको द बाइसाइकल थिप्स विश्व प्रसिद्ध सिनेमा मानिन्छन् अंग्रेजी सिनेमाहरूमा पहिले साइकल जसरी देखाइन्थ्यो जापानी सिनेमाहरूमा पनि साइकल त्यस्तै एउटा लोकप्रिय विधा थियो तर भारतीय फिल्ममा पनि साइकल केही नयाँ प्रसंगहरूमा प्रयोग भएको पाइन्थ्यो जबकि कुनै घटनाक्रम धेरै छिटो बदलियो भने साइकलको चक्कालाई धेरै बेर देखाएर दृश्य परिवर्तनको माध्यम शुरू भएको थियो यो एउटा शैली थियो र त्यसै गरी कोही मृत्यु भएको दृश्य देखाउनु पर्यो अचानक हृदय गति बन्द भएको दृश्य देखाउनु पर्यो भने घुम्दै गरेको साइकलको चक्का विस्तारै धीमा भएर रोकिएको देखाएपछि त्यो मृत्युको संकेत हुन्थ्यो सिनेमामा यस्ता बिम्बहरू साइकलबाट धेरै आए आज यस विषयमा हामीलाई धेरैले टिप्पणी पनि गर्नुभएको छ रोचक र रमाइलो सन्दर्भमा यहाँ लेख्नु भएको छ राजेश्वर उदयजीले हिजोको श्रृंखलामा स्वर सम्राट नारायण गोपालको अप्ठ्यारो दिनहरूमा साइकलको यात्रा अनि रोचक प्रसंग कै आज निरन्तरता अझ रमाइलो हुनेछ पर्खी बसेको छु आउँछौ भनी प्रकाश दाजु र सन्दीपजीले के मात्र खोजी गर्नुहुन्छ अनि विषयवस्तु रोज्नुहुन्छ जे गरिने सुन्दर किनकि यो कार्यक्रम म जस्ता धेरै श्रोताहरूको रजाएको कार्यक्रम हो राजेश्वर उदयजी एक प्रसंगमा अझै लेख्नुहुन्छ अजर अमर गीतहरू कार्यक्रमको शुरूआतको श्रृंखला शहीद गंगालाल अस्पताल र काठमाण्डुमा रहँदा जसरी मलाई हृदयको समस्यासँग लड्न र मेरो अवस्थालाई अस्वस्थतालाई सहज तथा निको बनाई मलाई जीवन दिने एउटा कार्यक्रम अनि वास्तवमै प्रकाश साइमी दाजुको सुन्दर रोचक प्रस्तुतिले बहुतै सहयोग गरेको थियो र आज पनि मलाई मेरो अस्वस्थतासँग जुधेर जीवनदायिनी कार्यक्रमको रूपमा अजर अमर गीतहरूलाई सम्झेको छु रोचक प्रस्तुतिको निम्ति उज्यालो टीमलाई धन्यवाद भनेर राजेश्वर उदयजीले लेख्नु भएको छ राजेश्वर उदयजी यहाँको स्वास्थ्य राम्रो होस् यहाँ जस्ता संगीत रूचिमा सुरुचिता भएका व्यक्तिले हाम्रो संगीतलाई धनधान्य बनाउँछ ए विश्वास गर्न सकिन्छ त्यसै गरी अन्य मित्रहरू अनि अनिश नेौपानी दिनेश रावत र विशेष गरेर विदेशबाट धेरै मित्रहरूले पनि कामना पठाउनु भएको छ यहाँलाई धन्यवाद साइकलको कुरा गर्ने बित्तिकै काठमाडौँको भित्रको रेड नेपाल भित्रबाट साइकल लिएर कालो कोट लगाएर र कालो बेलबटम प्यान्ट लगाएर टाउकोमा मजाले तेल लगाएको कपाल भएको एक व्यक्ति साइकलमा हिँड्थे ती थिए संगीतकार सिके रसाइली सिके रसाइलीले अत्यन्त मेहनतपूर्वक नेपाली संगीत आकाशमा गिटारमा आफ्नो करामत देखाए र उनका गीतहरूमा सेक्सोफोनको प्रयोग र वाद्य संयोजन अद्भुत हुने गर्थ्यो भारतको आसामबाट आएका सिकेर साइलीले त्यति बेला चर्चित गायिका सविता चामलिङलाई गाउन लगाएको यस गीतबाट हामी उनको साइकल यात्राको जीवनलाई अलिकति सम्झन्छौं संगे संगीत मेरो आउँछ साथी कोली देवीको स्वर प्रकाशमान सिंह सुवालको शब्द र कोली देवीकै संगीतमा कोइली देवीको जीवन साइकलमा बितेन तर साइकल चढ़ने मान्छे सँगसँगै हिँडेर उनको सम्पूर्ण जीवन बित्यो कोइली देवीले काठमाडौँ निवासी साकार भक्त माथेमालाई मन पराए र उनैसित विवाह गरे साकार भक्त माथेमा साइकल चढेर रेड नेपालको अफिस आउँथे र कोइली देवी पनि सँगसँगै अफिस आउँथिन् जीवन वैवाहिक जीवन र जीवन संघर्षमय जीवन र जीवन संगीतमय जीवन यी तीनै श्रृंखलाको जीवनमा कोली देवीका साथ थिए साकार भक्त माथेमा तर साकार भक्त माथेमाको अचानक उमेरको कारणले पहिल्यै नोकरीबाट अवकाश भएपछि पनि उनी आफ्नी पत्नी कोलीदेवीलाई पुर्याउन रेड नेपाल आइरहन्थे यसरी दुवैको जीवन चलिरहेको थियो र कोलीदेवीको पनि जागिर गएपछि दुवैको जीवनमा किसिमको संघात आयो साकार भक्त माथेमा बितेपछि कोलीदेवीको साइकलसँग हिँड्ने जीवन पनि लगन टोलको एउटा अध्यारो घरको कुनामा थन्कियो र धेरै वर्षपछि मात्र कोलीदेवीले फेरि आफ्नो पतिको ब्रह्म कपाली गर्नका निम्ति आवाज उठाइन् र उनको सहायतार्थ उनका संगीत प्रेमी श्रोताहरूले रकम जुटाएर उनलाई बनारसमा कपाल कपाली ब्रह्म कपाली गर्न पठाउने संयोजन मिलाए आजको एक सय पैंतिसौं अंकमा हामीले फेरि एकपटक श्रद्धेय गायिका कोइली देवीलाई सम्झ्यौं जसको पुण्यतिथि अर्को महिना पर्ने गर्दछ कोइली देवीकै चर्चासँगै अब हामी लागौं फेरि तीनै अघि चर्चा गरिएका संगीतकार सिके साइलीका बारेमा सिके साइली गिटार र साइकलसँग हिँड्ने एक सांगीतिक प्रणेता थिए उनी युवा पुस्ताका गायक उदित नारायण झादेखि अग्रज पुस्ताका गायक नारायण गोपालसँग सम्म व्याप्त थिए आफ्नो संगीतका कारण उनले ज्ञानो राणा रचना जीषी मीरा राणा लगायत थुप्रै कलाकारसँग सांगीतिक सहकार्य गरेका थिए आजको कार्यक्रमका बारेमा सुशीला सिलवाल लेख्नुहुन्छ आजको साइकल गाथा सुन्न हतार भइसक्यो मलाई त साइकलको कुरा गर्दा मेरो बचपनको याद आयो त्यति बेला म बुवासँग ज्ञानेश्वरमा बस्थे दुई रुपियाँमा दुई घण्टा साइकल चलाउन पाइन्थ्यो एक दिन साइकल लगेर ज्ञानेश्वरको ओह्रालोमा जाँदै थिएँ उकालोमा भैयाको तरकारीको ठेला लिएर आउँदै थिए अचानक ठेलासँग साइकल ठोकियो म एकातिर लडेँ ठेलाहरूकोतिर लड्यो झण्डै बाँचियो त्यसै गरी विनोद कुमार सिन्तान केसी अभिशान्त आचार्य नवराज पनि लेख्नुहुन्छ र सञ्जय तामाङ लेख्नुहुन्छ प्रकाश दाई हजुरको यो जुन अजर अमर गीतहरूको कार्यक्रम सुनाउनुहुन्छ हजुरले सबै दुःखहरू बिर्साउनुहुन्छ आनन्द महसुस हुन्छ भनेर लेख्नुभएको छ देवदासजी लेख्नुहुन्छ स्रष्टाको साइकल गाथा त छँदैछ त्यसमा साइकल शब्द राखिएका गीत भए ती पनि सुन्न पाए सुखद हुने थियो हरेक श्रृङ्खला विशेष लाग्छ नछुटाई सुन्दैछु अनन्त कटवाल लेख्नुहुन्छ धेरै दिनपछि आज लाइभ सुन्ने मौका मिल्यो दिनेश राउत लेख्नुहुन्छ हिजोको साइकल विशेष रोचक थियो अनि आज पनि त्यसैको निरन्तरता पक्कै पनि रोचक हुने नै छ साइकल भन्ने बित्तिकै सानोमा साइकलको पछाडि बस्दा पछाडिको चक्काभित्र खुट्टा पसेर च्यापेको घाउ आलो भएर आउँछ जय अजर अमर गीतहरू भनेर दिनेश रावतको यो पंक्तिसँगै अब टीका छेत्रीले नारायण गोपालको चर्चा गर्नुभएको छ आजको श्रृंखलाका लागि साइकल चढेर हिँड्ने ती संगीतकार सिके रसाइलीको संगीतमा निर शाहको शब्दमा नारायण गोपालको स्वर सम्हाली राख यसलाई नवैलिने फुलको माला हो यो सङ्गाली राख यसलाई तिम्रो साथ रहन्छु सुखमा पनि दुःखमा पनि सुखमा पनि दुःखमा पनि एउटै भावमा पोखिरहन्छु एउटै भाव म पोखिरहन्छु प्रेमको माला दे सम्हालिराख यसलाई फूल फुलको माला हो यो सङ्गालिराख यसलाई होइन दुई दिनको सहारा होइन पवित्र सिन्दूर छरिदिए पवित्र सिन्दूर छरिदिए त्रिश्राम मुछिएको माया होइन को माया होइन प्रेमको माला पहिराइदिए सम्हाले राख यसलाई नभैलिने फुलको माला हो यो सङ्गालेरा लाए सिकेर साइली र नारायण गोपालको संगम यो प्रेमको माला गीत राजेन्द्र जालको शब्दमा गीत बज्नु अघि मैले भूलवश निरसाको शब्द भनेको थिएँ यसको लागि क्षमा चाहन्छु आजको यस कार्यक्रमलाई हाम्रो ट्विटरमा मेन्सन गर्नुभएको छ गोकुल सापकोटाजीले नेपाल बन्दको दिन बालाजोदेखि एयरपोर्ट जाँदा साइकलको चेन फुस्किएर कम्ता दुःख दिएको थियो अहिले उज्यालो सुन्दै गर्दा सम्झाइदिनुभयो प्रकाश दाईले उनले लेख्नु भएको छ त्यसै गरी आजको पहिलो गीतका बारेमा कोइराला के के लेख्नुहुन्छ मेरो कथा रोज्यो भनी धुलै धुलो छ साइकलमा सैर गर्दैछु आज अझ गीतहरूका साथमा डबल लोड भनेर उहाँले लेख्नु भएको छ त्यसै गरी आशिष खनाल लेख्नुहुन्छ साइकल रमाइलो प्रसंग इयरफोन कानमा कोचेर संगीतको तालमा बटौलीका गल्ली गल्ली घुमिएको बाल्यकाल याद भयो रमाइलो मान्दैछु भनेर लेख्नु भएको छ धना पौडेलजीले मेरो दिन विशेष भएको छ प्रकाशजी बच्चु कैलाशको गीतसँगै भनेर धनाजी यहाँलाई धेरै धन्यवाद र स्नेहपूर्वक हामीलाई सम्झिनु भएकोमा पनि र साइकलको कुरा गर्ने बित्तिकै हामी काठमाडौँमा विभिन्न किसिमका साइकल मध्ये नेपाल बन्दका बेला पनि केही साइकल देख्छौं र काठमाडौँमा दुई हजार उनाचालिस सालपछि माउन्टेन बाइक साइकल प्रयोगमा आएको पाइन्छ चलचित्र अभिनेता विजय लामा त्यति बेला कलेज जाँदा माउन्टेन बाइक साइकल प्रयोग गर्थे भनेर हिजोको कार्यक्रमपछि उनले टिप्पणी गरेका छन् तर त्यस्तै माउन्टेन बाइक साइकल चढ़ेर पर्यावरण सम्बन्धी काम गर्दै हिँड्ने एक युवा प्रहलाद योन्जनलाई काठमाडौँको खुल्ला सड़कमा एउटा दुर्घटनामा मारिएको कुरा हामी दुःखदपूर्वक सम्झना गर्छौं र यो बाटो फराकिलो गर्ने क्रममा संविधान बन्ने क्रममा साइकल चालकहरूका धेरै गुनासाहरू पनि आएका थिए साइकलको लागि बाटो बन्नुपर्छ भनेर साइकल चढ्नेहरूले लाउने पोसाकका बारेमा पनि केही चलचित्र बनेका छन् प्राय चलचित्रमा साइकल चढ्नेले लाउने पाइन्टका बारेमा अद्भुत किसिमको संयोजनहरू देखाइएको छ साइकल चढ्दा पाइन्टको तलको भेद बाँध्ने र ओर्लेपछि खोल्ने किसिमका धेरै पाइन्टहरू बनेका थिए र चलचित्रमा चाहे त्यो टुकिल मकिङ बर्ड वा अन्य चलचित्रमा पनि यसको गजबको प्रयोग भएको पाइन्छ हार्पर लीले लेखेको यो उपन्यास अहिले विश्व प्रसिद्ध उपन्यासको पचासौं वार्षिकीका बेला अमेरिकी राष्ट्रपति बाराक ओबामाले यो अमेरिकी जीवनको टेक्स्ट बुक हो भनेर घोषणा गरेका छन् र यसमा पनि साइकलका केही प्रसंगहरू याद आए र साइकलकै कुरा गर्ने बित्तिकै कलकत्ताबाट आन्दोलनका रूपमा शुरू भएका नयाँ धार नौलो धार अर्थात नोभेला भेगका सिनेमाहरूमा पनि साइकलको प्रयोग विवाद हुँदा वा साइकललाई बीचमा राखेर रा, नायक र खलनायकका बीच कुरा हुँदा र कहिलेकाहीँ झगडा हुँदा साइकलकै जंजीर चेन तानेर झगडा हुने प्रसंगहरू पनि आएका छन् र हिजो हामीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साइकल यात्राका कुरा गर्यौं आज हामी साइकलका फरक प्रसंगहरूमा छौं आज साइकल चढेर हिँड्ने एक संगीतकारको एउटा गीतलाई हामीले प्रस्तुत गर्यौं सिकेर साइलीको र उनकै संगीतमा उत्तम नेपालीको शब्द र सविता चामलिङको स्वरमा उत्तम नेपाली एक कुशल चित्रकार पनि र एक चलचित्रका अभिनेता पनि उनकै शब्दमा सविता चामलिङको स्वर खुशी सविता चामलिङको स्वर उत्तम नेपालीको शब्दमा साइकल यात्री संगीतकार सिकर साइलीको संगीतमा नेपालगंजवासी आफू त स्कूल पढ्न जाँदा धेरै पटक साइकललाई नै काँधमा बोकेर बाढ़ी पार गरेको याद आयो भनेर जे किमसुङले हाम्रो ट्विटरमा मेन्सन गर्नुभएको छ उहाँले आफ्नो मेरो प्यारो साइकल भन्ने शीर्षकमा त्यसै गरी धना पौडेले लेख्नुभएको छ साइकलको चेन फुस्किए जस्तै जिन्दगीका कति पक्ष फुस्किएका छन् मिलाउँदै जीवनलाई अगाडि बढ़ाउँ चलायो साइकल रूपी जीवन भनेर लेख्नु भएको छ धना पौडेलजीले नवचर लेख्नुहुन्छ हामी जस्ता साइकल चलाउन नजान्नेलाई नि छुस्स दिनु पर्यो नि दाई भनेर लेख्नुभएको छ धन्यवाद छ यहाँलाई त्यसै गरी कोइराला के के लेख्नुहुन्छ साइकलबाट सांगीतिक जीवन शुरू गरेका संगीतकर्मीको गाथा रोचक छ संगीत गीत संगीतमै जीवन उत्सर्ग गर्दा पनि प्राप्त आर्थिक उपलब्धि उफ भनेर लेख्नु भएको छ साइकलकै व्यवसाय गरेर बसेका थिए गायक संगीतकार लोकगीत संकलक नवीन किशोर राई र उनी सेन्ट मेरिजमा नै पढाउँथे र साइकल भाडामा दिने त्यति बेला बालगिरी साइकलको पद्धति पनि उनले शुरू गरेका थिए यी धेरै प्रसंगसँग हामी जोडिएका छौं र अर्का साइकल चालकको कुरा गरौं अब गीतकार दिनेश अधिकारीको गीतकार दिनेश अधिकारी अहिले नेपाल सरकारको सचिव पदमा रहेर रिटायर भएका छन् वा उनी सरकारी गाड़ीमा थिए त्यसभन्दा पहिला कहिलेकाहीँ मोटरसाइकलमा थिए र त्योभन्दा पहिला उनको कलेज जीवन उनी नेपाल ल क्याम्पस प्रदर्शनी मार्ग पढ्दा साइकल चढेर हिँड्थे र उनी साइकलकै जीवनमा हुँदा साहित्यिक समूह युसास अर्थात युवा साहित्य समाजसँग आबद्ध भए त्यहाँबाट उनले अन्तरका छिटाहरू भन्ने कविता संग्रह निकाले त्यसपछि उनी अशेष मल्ल किशोर पहाड़ी गगन विरही विष्णुदेव घिमिरेसँग सर्वनाम नाट्य समूहमा आबद्ध भए त्यहाँ उनी मञ्चमा उद्घोषक र त्यसपछि विस्तारै गीतकार भए र गीतकारका रूपमा उनलाई राम थापा त्यसै गरिकन शिवशंकर अनि दिव्य खालिङले विशिष्ट परिचय दिए तर नारायण गोपालका स्वरमा तिमी जुन रहरले ममा फुल्न आयो गीतबाट उनी व्यापक प्रसिद्धिमा आए तिनै दिनेश अधिकारीले कुनै समय एउटा नाटक पनि लेखे पर्खाल नामको त्यो नाटक नचलेपछि उनले जीवनमा नाटकका निम्ति कलम चलाउन छोडे कानूनका विज्ञ दिनेश अधिकारी साइकलबाट शुरू भएर उनको जीवन अहिले एउटा अवकाश प्राप्त सरकारी कर्मचारीको रूपमा विश्राममा पुगेको छ र उनकै गीतलाई संगीत गरेका छन् अर्का संगीतकार नातिकाजी जसको सम्पूर्ण जीवन साइकलमा बित्यो र जीवनको अन्त्यकालतिर मात्र उनले एउटा इन्फिल मोटरसाइकल चढ्न शुरू गरे र त्यसपछि उनलाई पार्किसन भएपछि उनले मोटरसाइकल चलाउन पनि छोड्नु पर्यो र उनी कामदै कामदै हिँड्न थाले यो रोगबाट नातिकाजी जस्तै गायिका तारादेवी त्यसपछि गीतकार राममान र अहिले अम्बर गुरूङ पनि ती रोगले ग्रस्त छन् अहिले यहाँ प्रस्तुत छ दिनेश अधिकारीको शब्द नातिकाजीको संगीत र तारादेवीको स्वर Thank you. प्राविधिक कारणले यो गीत हामीले पूरा बजाउन सकेनौं यो हामीसँग राम्रो प्रति नभएको कारणले तारादेवीको स्वर गीतकार दिनेश अधिकारी र संगीतकार नातिकाजीको संगीतमा यी दुई साइकल यात्री दिनेश अधिकारी र नातिकाजीको कुरा गर्यौं दिनेश अधिकारी जो स्कूल कलेज जीवनमा साइकलबाट उनी कालीमोटी दिव्य खालिङको डेरादेखि लिएर नारायण गोपालको घर महाराजगंजसम्म पुगेको र प्रज्ञा प्रतिष्ठानमा कविताहरू बुझाउन साइकलमा हिँडेको अनेक दृश्यहरू देखिन्थ्यो सम्पादकलाई चिठी लेख्ने नन्दहरी ओखलढुङ्गेका छोरा दिनेश अधिकारी साइकल चढ़ेर उनले बिताएको काठमाडौँको जीवन आफैमा रोचक होला तर हामीलाई यहाँ ट्विटरमा एकजना मित्रले मेन्सन गर्नुभएको छ सानो रेग्मीले साइकलसँग रमाइला प्रसंग र गीत सुन्न पाउँदा खुसी लाग्यो सानोमा गाउँमा अर्कैले साइकल ल्याउँदा म पछि पछि दौड़ेको पल ताजा भएर आयो भन्नुभएको छ त्यसै गरी भूषाल केपी लेख्नुहुन्छ काठमाडौँको गल्ली गल्ली धेरै घुमियो जागिरको खोजीमा यही साइकलको सहारामा तर विदेशिएपछि भुलिएको रहेछ आजको यो कार्यक्रमले ती दिन याद गरायो भन्नुभएको छ गोकुल सापकोटा लेख्नुहुन्छ यो खाडीमा सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन जस्तो भोग्यो उस्तै हुन्छ देखे जस्तो हुन्न जीवन भनेर लेख्नुभएको छ यहाँलाई धन्यवाद र त्यसै गरिकन साइकलकै प्रसंगमा दीपक पोखरेल लेख्नुहुन्छ मधेस आन्दोलनमा साइकल चढ़ी जनकपुरबाट भागेको दिन सम्झिँदैछु भनेर लेख्नु भएको छ र डामाडोल किराँतीले पनि आफ्नो संघर्षकालका बारेमा साइकल विशेष अति रोचक लाग्यो दुई हजार चौसठी सालमा काठमाडौँको चक्रपथ चण्डोलबाट भक्तपुर खरीपाटी ब्यारेक साइकल यात्राको अतीतलाई फेरि एकपटक सम्झन पुगे धन्यवाद प्रकाश सरलाई भनेर लेख्नु भएको छ साइकलको कुरा गर्ने बित्तिकै भारतका प्रसिद्ध संगीतकार आरडी बर्मनका पिता एसडी बर्मन अर्थात सचिन देव बर्मन जो त्रिपुराका कुनै समयका अघोषित युवराज थिए उनी राज खानदान छोडेर संगीत गर्न बलिउड आएका थिए तर लोभी प्रवृत्तिका एसडी बर्मन रेल चढ़ेर रेल स्टेशनबाट ओर्लिएर टाँगा चढेर उनी स्टुडियो जान्थे तर उनले एकदिन आफ्ना सहायक सुमितलाई रेलवे स्टेशनको छेउबाट साइकलमा गइरहेको देखे र उनले भने सुमित तिमी अब साइकलमा पछाडि क्यारेर हाल भोलिदेखि म तिमीसँग टाँगा होइन साइकलमा चढेर स्टुडियो आउँछु यसरी उनी टाँगा छोडेर पछि साइकलमा आउन थाले र लामो जीवन उनले गीत रेकर्डिङमा आउँदा जाँदा साइकलको पछाडि क्यारियरमा बसेर रेलवे स्टेशनमा आउने त्यसपछि रेल चढेर आफ्नो घर फर्किने र विशेष गरेर खारमा रहेको होटलमा खासस्थित होटलमा बस्ने गर्थे उनी र उनी रेलबाट बम्बई जान्थे र बम्बईको छेउछाउको बजारमा ओर्लेर त्यहाँबाट आफ्ना सहायक सुमितको साइकलको क्यारियरमा बसेर यात्रा गर्थे यसरी एसडी बर्मनले संगीतमा पनि साइकलको धेरै प्रयोग गरेर संगीत गरेका छन् र हामीले भर्खरै संगीतकार नातिकाजीको कुरा गर्यौं त्यसै गरी गायक भक्तराज आचार्य पनि वसन्त गिरीद्वारा स्थापित मान भवनको अर्नीको बोर्डिङ स्कूलमा पढ़ाउँदा रेड नेपालमा करारमा काम गर्दा साइकलमा यात्रा गर्थे र उनी साइकल कहिलेकाहीँ उफेर पनि चढ़ने गर्थे यी धेरै रमाइला प्रसंगका बीच आज भक्तराज आचार्यलाई यो गोपालुञ्जनको शब्द र संगीतमा रहेको गीतबाट साइकल सम्झना हर धाम बटुलिन मेरो छेउ कोमल भाव बटुलिन मढुङ्गा हुँ काँचको मुटुलिन आऊ मेरो छेउ कोमल भाव बटुल na समर्पण पछि धन तडपिन व्यर्थै सबै आफ्नो आफ्नै समस्यामा व्यस्त कसैबाट केही आश गर्नु व्यर्थै कुनै प्रेम कथाको आधाले न आओ मेरो छेउ कोमल भाव बटुली न साथी खोजेर हेर म जुन किरीको किरणली मेरो छेउ कोमल भावना लिन औ गोपाल इन्जनको शब्द र संगीतमा भक्तराज आचार्यको स्वर भक्तराज आचार्य सम्भवतः गोपाल इन्जनकै घरमा एउटा गीत सिक्न गएका थिए र त्यो गीत सिकेर उनलाई दिने काम पूर्ण नेपालीले गर्नेवाला थियो कञ्चन पुडा सैनी पनि थिए मोटरसाइकलमा थिए त्यसपछि एउटा दुर्घटना घट्यो र भक्तराज र पूर्ण नेपालीका बीचमा वैमनस्यता बढ़्यो कथाहरू अनेक आए र भक्तराजको जीवन त्यसपछि दुर्घटनाग्रस्त भयो आजको प्रसंगमा यो साइकल प्रसंगमा अन्त्यमा एकजना यस्ता श्रष्टालाई सम्झन्दैछु जसले नेपाली गीत संगीतको इतिहास खोतल्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ नेपाली संगीतमा तार बाजाहरूको लोक बाजाहरूको संग्रहण गर्नमा उनले एउटा गजबको श्रृंखला बनाएको छ संगीतज्ञ संगीत विज्ञ र लोक संस्कृतिविद सुबी शाह जसको जीवन अस्सी वर्षको वारपारसम्म पनि साइकलमै बित्यो मुठो जुङ्गा दौरा सुरुवाल र चेक कोट लगाएर हिँड्ने सोबी शाहलाई साइकलले कहिले साथ छोडेन जब यिनले धरतीबाट प्रस्थान गर्ने बेला अब त्यसपछि मात्र यिनको साइकलसँग विदाई भयो यो साइकल विदाईसँगै उनकै संकलनको यो गीत इन्द्रनारायण मानन्दर र साथीहरूको स्वरमा राख्दै आजको यो कार्यक्रमबाट सन्दीप र मलाई विदा दिनुहोस् Thank you. मेरो खल र बल टिपीमा फुल्दैमा रहला यो टिपी मलाई डुकी माया झालैमा फुल्दैमा रहला

स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज